संविधान संशोधनमा असन्तुष्टि जनाउँदै थरूहर थारूवानद्वारा प्रधानमन्त्री सहित प्रमुख दललाई ज्ञापन कैलाली कञ्चनपुर सहित नवलपरासीसम्म एक प्रदेश बनाउन माग भारतको उत्तराखण्डका मुख्यमन्त्रीसँग नेपाली सिम कार्ड रहेको खुलासा पाँच हजार भारतीय नागरिकले नेपाली सिम प्रयोग गर्ने गरेको अनुमान नेपाल भारत सीमा जोड्ने महाकाली नदीमाथिको झोलङ्गे पुलको काम अझै सुरु भएन डडेलधुरामा सञ्चालित सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव आज समापन हुने र बझाङको काँडा गाविसमा ऋण खोजेर शिक्षकलाई तलब चन्दा नदी स्कुलले विद्यार्थी भर्ना नै नगर्ने गरेको गुनासो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सरकारले ल्याउन लागेको संविधान संशोधनमा असन्तुष्टि जनाउँदै थरहट थारुवान संयुक्त संघर्ष समितिले प्रधानमन्त्री सहित प्रमुख दललाई ज्ञापन पत्र बुझाएका छन् जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत थरहट थारुवान संयुक्त संघर्ष समितिले हिजो ज्ञापन पत्र बुझाएको हो संविधान संशोधनको नाममा सरकारले भ्रम सर्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्री कार्यालय लगायत प्रमुख तीन दललाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले नवलपरा चौरासीदेखि बर्दियासम्म मात्र थरहट प्रदेश बनाए आफूहरूलाई मान्य नहुने बताएका छन् थारू बाहुल्य जिल्ला नवलपरासीदेखि कञ्चनपुरलाई नटुक्र्याउने गरी एक प्रदेश बनाइनुपर्ने थरहट थारूवान संघर्ष समितिले माग गरेको छ पहिचानको पाँच र सामर्थ्यताको चार आधारमा पश्चिममा कैलाली कञ्चनपुरलाई पाँच नम्बर प्रदेश र पूर्वमा झापा मोरङ सोनसरीलाई दुई नम्बर प्रदेशमा मिलाउने गरी चलाउनु पर्ने थरहट थरवान संघर्ष समितिले माग गरेको छ तर सरकारले माग मुद्दा विपरीत प्रदेश नम्बर पाँचलाई मात्रै चलाउने गरी अगाडि बढ्नु संशोधनको नाममा भ्रम छर्ने काम मात्रै गरिरहेको थरहट थरवान संघर्ष समितिको आरोप छ संविधान संशोधन गरेर असन्तुष्ट पक्षलाई दिएको जस्तो गर्नु तर केही पनि नदिने नियतका साथ सरकारले संशोधन विधेयक दर्ता गराइए यस्तो संशोधन स्वीकार्य नहुने संयुक्त संघर्ष समितिको ठहर रहेको छ सरकारले खाली झारो टार्ने गरी संशोधन प्रस्ताव अगाडि बढ़ाएकाले सड़क संघर्ष गर्नुको विकल्प नरहेको थरवट थरवान संयुक्त संघर्ष समितिले ठहर गरेको छ ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भन्दा चाँडो ज्ञापन पत्रलाई सम्बन्धित निकायमा पुर्याउने बताउनु भएको छ सीमावर्ती भारतीय गाउँमा नागरिकले नेपाली सिम कार्ड प्रयोग गर्ने गरेको तथ्य सर्वविदितै भए पनि सुदूरपश्चिमसँग जोडिएको भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्रीले नै नेपाली सिम कार्ड प्रयोग गर्ने गरेको खुलासा गरेका छन् जौलजीवीको मेलालाई सम्बोधन गर्न आएका उत्तराखण्डका मुख्यमन्त्री हरिश रावतले आफूसँग नेपाली सिम कार्ड रहेको सार्वजनिक गरेका छन् ग्रामीण क्षेत्रमा आउने बेला नेपाली सिम प्रयोग गर्ने गरेको छ रावतले सार्वजनिक सम्बोधनमा भने उत्तराखण्डका मुख्यमन्त्रीसँग मात्रै नभएर भारतका सरकारी कर्मचारी सुरक्षा संयन्त्र व्यापारी राज, स्थानीय राजनीतिकर्मी र स्थानीय नागरिक सबैसँग समेत नेपाली सिम कार्ड रहेको पाइन्छ नेपाल टेलिकमका सेवा प्रदायक स्काई जीएसएम नमस्ते र एनसेलका सिम कार्ड भारतीय नागरिकले प्रयोग गर्ने गरेका छन् नेपालसँग सीमा जोडिएका भारतको उत्तराखण्डका चम्पावत र पिथौरागढ़ जिल्लाका करिब एक दर्जन बढ़ी ग्राम पञ्चायतका करिब पाँच हजार भारतीय नागरिकले नेपाली सिम प्रयोग गर्ने गरे रहेको अनुमान गरिन्छ भारतीय सीमा क्षेत्रमा पर्ने महाकाली नदी पारीका प्राय सबैजसो भूभागमा नेपाली सिमले काम गर्ने भएकाले भारतीय नागरिकले नेपाली सिम प्रयोग गर्ने गरेका हुन् नेपालले आफ्नो भूमि भन्दै दावी गरेको कालापानी क्षेत्रमा समेत भारतीय सुरक्षाकर्मी र स्थानीयले नेपाली सिम प्रयोग गर्दै आएका छन् नेपालसँग सीमा जोडिएका दर्जनौं भारतीय गाउँमा नेपाली सिमको प्रयोग हुने गरेको छ भारतीयले संचार सेवा प्रदायक संस्थाले नेटवर्क पुर्याउन नसकेका भारतीय ठाउँमा नेपाली संस्थाका नेटवर्कले काम गर्ने गरेको छ सबै ठाउँमा बी एसएनएल को सेवा नभएकाले आफूले नेपाली सिम प्रयोग गर्ने गरेको जयकोट ग्राम पञ्चायत निवासी अशोक विष्टले जानकारी दिएका छन् भारतीय नागरिकले सोझै नेपाली सिम किन्न सक्ने अवस्था हुँदैन तर पनि हजारौं भारतीयसँग नेपाली सिम रहेको हुन्छ आधिकारिक विक्रेताले फुटकर विक्रेतालाई होलसेल सिम कार्ड बेच्ने हुँदा फुटकर विक्रेता मार्फत भारतीय नागरिकसँग सिम पुग्ने गरेको नेपाल टेलिकम दार्चुलाका प्रमुख ललित चन्दले बताएका छन् फुटकर व्यापारीले नेपालीलाई नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको छाया प्रति मागेर सिम बेच्छन् र त्यसपछि नेपाली नागरिकले भारतीय नागरिकलाई सिम बेच्ने गरेका हुन् नेपाली सिमको प्रयोग गरी भारतीय नागरिकले गैर कानूनी काम गरेको भए सिम जसको नाममा छ उसैलाई कारवाही हुने टेलिकम दार्चुलाका प्रमुख चन्दले बताएका छन् दार्चुलाको धौलाकोट गाविसको तिग्रममा बन्न लागेको नेपाल भारत सीमा जोड्ने महाकाली नदीमाथिको झोलङ्गे पुल निर्माण अझै अलपत्र परेको छ भारततर्फ दस दिनमा काम शुरू हुने भनिए पनि बाइस दिन बितिसक्दा पनि भारततर्फ अझै काम शुरू हुन सकेको छैन गत कार्तिक बीस गते नेपाल भारत दुवै देशका अधिकारीको जलजीवीमा बसेको बैठकमा उत्तराखण्ड राज्यको पिथौरागढ़ जिल्लाका डीएम डाक्टर रणजित सिन्हाले दस दिनभित्रमा काम शुरू गर्ने गरे दुवै देशका इन्जिनियरको पनि सहभागिता गराएर काम अघि बढ़ाउने भने पनि अझै भारततर्फ काम शुरूआत नभएको पुल निर्माण कम्पनीका ठेकेदार रघुवीर साउदले जानकारी दिएका छन् भारततर्फ रैनीता नालामा बन्ने भनिएको पुलको काम अघि नबढ्दा पुल निर्माणमा ढिलाइ भइरहेको धौलाकोटका स्थानीय शिक्षक वीरसिंह विष्टले जानकारी दिएका छन् नेपालतर्फ पुलको फाउन्डेशन राख्ने काम सम्पन्न भएको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा नेपाल भारत जोड्ने आठवटा झोलङ्गी पुल निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिसकेको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई इन्टरनेटमा रेडियो युनिटी युनिटी खबर सुनिरहनु भएको छ डडेलधुरामा सञ्चालित सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव दुई हजार त्रिहत्तर आज समापन हुने भएको छ मंसिर तीन गतेबाट जिल्ला सदरमुकाम क्षेत्रको टुणीखेल मैदानमा जारी रहेको महोत्सव घोषित मितिमै आज समापन हुन लागेको हो डडेलधुरा उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सवको आज उद्योग वाणिज्य उद्योग वाणिज्य संघका पदाधिकारीले नै महोत्सवको समापन गर्नेछन् एघार दिनसम्म सञ्चालित महोत्सवको समापन कसले गर्ने भनेर टुङ्गो नलाग्दा महासंघ डडेलधुराका संघ डडेलधुराका पदाधिकारीले नै महोत्सवको समापन गर्न लागेको डडेलधुवा उद्योग वाणिज्य संघका महासचिव दिजराज भट्टले जानकारी दिएका छन् उद्योग वाणिज्य महासंघलाई खबर गरेको भए पनि कोही पदाधिकारी समापनका लागि नआएका कारण आफूले नै समापन गर्ने तयारी भइरहेको डडेलधुवा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष भोजराज भट्टले जानकारी दिएका छन् महोत्सव समापनको अघिल्लो दिन हिजो स्थानीय तथा राष्ट्रिय कलाकारहरूले आफ्ना प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए भने महोत्सवमा आयोजित कृषि मेलामा समेत विभिन्न क्षेत्रका किसानहरूले अवलोकन गरेका छन् महोत्सवमा हिजो लोकपप गायक अर्जुन कौशल देउडा गायक महेश कुमार औजी अद्भुत क्षमताका व्यक्ति प्रेम पौडेल लगायतले आफ्ना प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिलाएका थिए आज पनि केही कलाकारहरूको प्रस्तुति रहनेछ डलिद्रा उद्योग वाणिज्य संघले पहिलो पटक डडेलधुरा महोत्सवको नाममा महोत्सवको आयोजना गरेको थियो भने गत वर्षदेखि निरन्तर सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव नाम दिएर महोत्सव आयोजना गरिरहेको छ सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव नाममा अब हरेक वर्ष महोत्सवलाई निरन्तरता दिने डलिद्रा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष भट्टले जानकारी दिएका छनृ कञ्चनपुरको दोधारा सदीमा रहेको एसियाकै दोस्रो लामो झोलङ्गी पुल आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ सरकारले आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले विक्रमसम्म दुई हजार त्रिहत्तर साललाई घुमफिर वर्षको रूपमा मनाइरहेका बेला एसियाकै दोस्रो लामो दोधरा चाँदरी झोलङ्गे पुल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो सार्वजनिक विधाको दिन पारेर आसपासका जिल्लाहरूबाट झोलङ्गे पुल अवलोकनका लागि आउनेको संख्या पछिल्लो समय उल्लेख्य बढ़ेको प्रहरी चौकी झोलङ्गेका इन्चार्ज प्रेमसिंह भाटले बताउनु भएको छ उहाँले अरू दिन दैनिक दुई सयदेखि तीन सयको संख्यामा आन्तरिक पर्यटक आउने गरेकोमा हिउँद शुरू भएसँगै शैक्षिक अवलोकन भ्रमणमा आउने आन्तरिक पर्यटक पर्यटकको संख्या बढ्दै गएको बताउनु भएको छ आन्तरिक पर्यटकको संख्या बढे पनि बास बस्नका लागि उचित होटल खानेपानी तथा शौचालयको राम्रो व्यवस्था हुन नसक्दा भने पर्यटकलाई केही समस्या हुने गरेको छ जिल्ला सदरमुकाम महेन्द्रनगरबाट झण्डै दस किलोमिटरको दूरीमा रहेको झोलङ्गे पोलको लम्बाई एक हजार चार सय दशमलव छ मिटर र चौडाई एक दशमलव छ शून्य मिटर रहेको छ यो पुलले कञ्चनपुरको दोधरा र चाँदरीलाई जोड्ने गर्दछ महाकाली नदीमा एघार वर्ष अघि निर्माण भएको झोलङ्गे पुललाई पर्यटकीय स्थल बनाउन प्रयास भइरहेका छन् बयालिस गाविस र एक नगरपालिका रहेको बझाङ जिल्लाको शिक्षा कार्यालयको बजेट वार्षिक करिब डेढ अर्बको हाराहारीमा छ यही बजेटलाई बराबर भाग हाल्ने हो भने पनि एक गाविसको भागमा करिब तीन करोड़ सन्ताउन्न लाख रूपियाँ पर्न जान्छ जिल्ला शिक्षा कार्यालयसँग यति धेरै स्रोत हुँदाहुँदै पनि जिल्लाकै दुर्गम गाविस काँडाका बासिन्दा भने ऋणका अडेरी भए पनि वर्षेनी अठार जना शिक्षकलाई तलब खुवाउन बाध्य छन् यस गाविसका बासिन्दाले शिक्षकको तलबकै लागि भनेर प्रतिवर्ष छत्तीस लाख भन्दा बढी स्थानीयबाट चन्दा उठाउने गरेको बताएका छन् अधिकांश न्यून आय भएका स्थानीयहरूले प्रत्येक वर्ष विद्यालयलाई चन्दा दिनका लागि आफूहरूले चर्को ब्याजमा ऋण काट्नु परेको बताएका छन् चन्दा नदी स्कूलमा केटाकेटीको भर्ना नै गर्दैनन् काँडा गाविस एक जिमाका जोधन बोहराले भने चर्को ब्याजमा ऋण खोजेर पनि चन्दा दिनुपर्ने बाध्यता छ उनको गाउँमा स्कूल खोलेको पाँच वर्ष भयो यस अवधिमा उनले मात्र पैंतिस हजार भन्दा बढ़ी चन्दा दिइसकेको चन्दा दिँदा लागेको बीस हजार ऋण अझै तिर्न बाँकी रहेको उनले बताएका छन् उनको गाउँबाट नजिकको अर्को स्कूलमा जान झण्डै पाँच घण्टा लाग्छ तीन कक्षासम्म पढ़ाई हुने उनको गाउँको स्कूलमा एकजना मात्र शिक्षकको दरबन्दी छ बाँकी दुईजनाको तलब गाउँले नै बेहोर्ने गरेका छन् यस गाविसमा रहेका छवटा विद्यालय सञ्चालनको लागि जिल्ला शिक्षा कार्यालयको अनुमति दिएको छ सबै विद्यालयलाई आवश्यक शिक्षकको व्यवस्था नगर्दा अठारजना निजी शिक्षकहरूलाई स्थानीय चन्दा उठाएर तलबको व्यवस्था गरिरहेको काँडाका वसन्त बहराले बताएका छन् यति धेरै संख्यामा निजी शिक्षकलाई पाल्नु पर्दा यहाँका न्यून आय भएका बासिन्दाहरूलाई वर्षिनी आर्थिक भार थपिँदै गएको उनले बताएका छन् कुन गाउँमा कति शिक्षक निजी स्रोतबाट राखिएको छ र उनीहरूको वार्षिक तलब कति हुन्छ हिसाब गरेर प्रत्येक परिवारले बराबर भाग लगाएर तिर्नुपर्छ वसन्तले भने गाउँमा बस्ने परिवार संख्याको आधारमा प्रत्येक गाउँका बासिन्दाले वर्षनी पाँचदेखि पन्ध्र हजार रुपियाँ स्कूललाई तिर्नै पर्ने हुन्छ नजिकहरू विद्यालय छैनन् कि त बालबालिकालाई पढ्नबाट वञ्चित गर्नु पर्यो कि त ऋण खोजेर भए पनि शिक्षकलाई तलब खुवाउनु पर्यो काँडा माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बोहराले भने जिल्लाकै अन्य सुगम ठाउँका विद्यालयहरूमा दरबन्दी भन्दा बढ़ी शिक्षकहरू रहेको गुनासो आइरहेका बेला जिल्ला शिक्षा अधिकारी सुई बहादुर सिंहले शिक्षक दरबन्दी वितरणमा केही कमजोरीहरू रहेको र यसलाई समाधान गर्नका लागि जिल्ला शिक्षा कार्यालयले काम थालेको बताएका छन् उनले भने यसमा मिलाउनु पर्नेछ दुई वर्ष अघि भएको दरबन्दी मिलानमा केही ठाउँमा मिले पनि केही ठाउँको अवस्था उस्तै छ सुरौकारवालासँग छलफल गरेर टुङ्ग्याउनु पर्ने जिल्ला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 ज्ञापन पत्र कैलाली कञ्चनपुर सहित नवलपरासीसम्म एक प्रदेश बनाउन माग भारतको उत्तराखण्डका मुख्यमन्त्रीसँग नेपाली सिम कार्ड रहेको खुलासा पाँच हजार भारतीय नागरिकले नेपाली सिम प्रयोग गर्ने गरेको अनुमान नेपाल भारत सीमा जोड्ने महाकाली नदीमाथिको जोलङ्गी पुलको काम अझै शुरू भएन डडेन्द्रमा सञ्चालित सुदूरपश्चिमाञ्चल क्षेत्रीय बहुसभा आज समापन हुने र बझाङको काँडा गाविसमा ऋण खोजेर शिक्षकलाई तलब चन्दा नदी स्कुलले विद्यार्थी भर्ना नै नगर्ने गरेको गुनासो समाचार गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot इनभीबाट पढ्न सक्नुहुनेछ चाहे केवल हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै विशेष नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार